हेलो हाई अनि नमस्ते online radio radio Godhuli dot com मार्फत प्रसारण हुने कार्यक्रम ढकाल मैलोको गफगाफमा आज पनि सधैँ चाहिँ उपस्थित भएको छु एउटा छोटो रमाइलो अनि कथा कथा मन छुने प्रेम कथा लिएर तपाईँहरूले नै लेखेर पठाउनुभएका कथा कविता गजल गीतहरू सुनाउने क्रममा आज मसँग मेरो हातमा परेको छ सिन्सिनाटी ओहायो अमेरिकाबाट विक्रम सापकोटाजीले लेखेर पठाउनु भएको उहाँको आफ्नो प्रेम कथा आफ्नो प्रेम कहानी अनि उहाँले नै रोजेर पठाउनु भएको सुमधुर नेपाली गीत सङ्गीतहरू पनि सुन्न सक्नुहुनेछ आजको यो कार्यक्रममा रेडियो हो रेडियो गोधुली कथाको शीर्षक रहेको छ अतीतका सम्झना म हो ढकाल माइलो कार्यक्रमको नाम हो ढकाल माइलोको गफगाफ अनि कार्यक्रमलाई साथ दिँदै हुनुहुन्छ दिपक थापा र जेएन दाहालजीले आजको कथा सुरु हुन्छ यसरी पुरानो यादले सताउने गर्छ लगभग पाँच वर्ष अगाडिको कुरा हो जुन कुरा मेरो मनमा हरदम छाउने गर्छ अनि कता कता मन दुखेर आउने गर्छ यो मनमा कसैप्रति यति धेरै मायाको महसुस हुने गर्थ्यो जुन अहिले पनि हुन्छ दिन प्रतिदिन झन् झन् धेर मायामा डुबेर बाँचिरहेछु अनि उही पुरानो यादले सताउने गर्छ Thank you. कुरा थियो दुई हजार आठको हामी दुई एउटै विद्यालयमा पढ्ने गर्थ्यौँ अनि सँगै जाने आउने उसलाई देखेपछि खै के भयो मेरो मनले यति धेरै मायाको सुन्दर सपनाहरू मेरो मन मन्दिरमा माला शरीर उन्न थालेछ सोचेको थिएन उसलाई यति धेरै माया गर्छु अनि प्रेम प्रस्ताव राख्छु भनेर उसको त्यो मिठो बोली अनि सिल स्वभावले मलाई यति धेरै आकर्षित बनाइदियो दिन बित्दै गयो बित्यो वर्षौँ पनि उसलाई गरेको माया मैले आफ्नो मनमा मात्र राख्न सकिनँ अन्तत उसलाई केही समयपछि प्रेम प्रस्ताव राख्ने प्रयास गरे कता कता डर लागेको थियो कि कतै हाम्रो साथीको साथ छुट्ने हो कि उनको सामु भन्न मैले सकिनँ माया गर्छु भनी भन्न सकिनँ पहिलोचोटि कसैलाई मन पराएको छु उसको सामु भन्न डराएको छु धेरै कोसिस गरे र उसलाई भने म तिमीलाई माया गर्छु तर उसले भनिन् मैले त तिमीलाई यस्तो सोचेको थिएन तिमीलाई असल साथी बाहेक माथि हेरेको छैन मैले उसलाई भने मायाको सुरुवात साथीबाट नै हुने त हुने के म तिमीलाई माया गर्नु मेरो भुल भयो उसले जसो मायालु पनि भन्थे विगतलाई भुलेर नयाँ जिन्दगीको सुरुवात गर्नुपर्छ अनि जिन्दगीको अर्थ सिकाउने गर्थे उसको जवाब यस्तो थियो न त तिमीबाटै भुल भयो न मबाट माया गर्नु पाप होइन तिमी सही छौ होला तिम्रो सोचाइमा तर मेरो पनि त सोचाइ मिल्नुपर्छ नि होइन र जब उसले मेरो प्रेम प्रस्ताव स्वीकार गरिनन् लाग्थ्यो अब मेरो जिन्दगीको कुनै अर्थ छैन जस्तै अन्तै लाग्यो छाती भित्र आगो बल्यो तिमी हाँस्दै अन्तै लाग्यो छाती भित्र आगो बल्यो उसले यस्तो भनेपछि म एकछिन मौन रहेँ र केही बोलिनँ आफूले यति धेरै माया गरेको मान्छेको मुखबाट यस्तो सुन्दै कसलाई दुःख नलाग्ला उसको त्यो भनाइपछि मैले भने हेर तिमीलाई म आफूभन्दा धेरै माया गर्छु तिमी बाहेक अरू कोही सोच्न सक्दिन तिमी मेरो चाहना हो माया हो अनि जीवन हो माया गरेको कुरा धेरै पहिले भन्न चाहेको थिएँ तर जति चाहेर पनि तिम्रो सामु आएर भन्ने आँट ममा जागिन मेरो यति धेरै मायाले उसलाई केही हदसम्म सोच्न बाध्य बनाएछ म उसैको मायाको प्रतीक्षामा बसेँ दिन बित्दै गयो मैले बेग्लै स्कुल सार्ने सोच बनाएँ जब म उसँग छुट्टिएर अर्कै स्कुल जान थालेँ हाम्रो भेट हुन छोड्यो म अर्कै स्कुलमा स्कुलमा भए तापनि बेला बखत फोनमा कुरा हुने गर्थ्यो केही समयपछि हाम्रो फोनमा गफ हुन छोड्यो म हजारपल्ट उसलाई कल गर्थेँ तर उसले मेरो कल रिसिभ गर्दिन थिए सधैँ उसैको मायाको पर्खाइमा बाँच्नु जति गाह्रो मलाई अरू केही थिएन उसको मुखबाट माया भन्ने शब्द सुन्न पाउँदा पनि खुसी लाग्थ्यो कहिलेकाहीँ अचानक एक दिन मेरो फोनमा घन्टी बज्यो मैले फोन उठाएर हेलो भन्दा उसको सुर गुन्जियो म त्यो पल अति खुसी थिएँ केही भन्छन् होला आज भनी आज बोकी बोल्दै गएँ केही बेर भलाकुसारी गऱ्यौँ र उसले भने पहिलाका सबै कुरा बिर्सिदेऊ मेरो कसम तिमीलाई तिमीलाई पनि म माया गर्छु आई प्रमिस यु मैले विश्वास गर्नै सकिनँ कि उसले मलाई माया गर्छिन् म सधैँ म म सधैँ मलाई नराम्रो नजरले हेर्ने गर्थिन् जुन दिनदेखि मैले उसलाई मेरो मनको कुरा भने म पनि उसलाई धेरै माया गर्थेँ अनि उसैबाट मैले त्यस्तो सुन्न पाउँदा पहिलाका सबै दुःख भुलेर उसको भनाइलाई मात्र सम्झिन थालेँ दिन प्रतिदिन उसले पनि मलाई धेरै माया गरे झैँ गर्थे म उसको मायाको संसारमा यति धेरै नजिक भइसकेछु तर मलाई उसले यतिसम्म गर्दा अझै विश्वास लागेको थिएन किनकि उसले सधैँ मलाई चोट दिने गर्थे फोनमा गफ हुन्थ्यो अनि ऊ भन्थिन् कतिसम्म मुट मुटु दुखाउने घाउ बल्झाइरहन्थ्यो फुलको बिरुवा सारे फुल फुल्छ काँडा रोप्यो भने मुटुमा बित्छ अनि म भन्थेँ अब त मलाई काँडामाथि हिँड्न र काँडा बिछ्याउन पानी परिसकेको छ मैले पनि उसको मन बुझ्नलाई भने मसँग प्रेमको कुरा नगर मायाको शब्दले मुटुमा बिजाउँछ उसले भने मलाई थाहा छ मैले तिमीलाई धेरै इन्कार गरेँ तिम्रो मनमा चोट पुर्याएँ त्यसो भन्दै ऊ मेरो नजिक हुन खोज्थे माया गर्छु भन्थे यस्तो कुरा नगर म तिमी बिना बाँच्न सक्दिनँ तिमीले मेरो मायालाई इन्कार गर्यौ भने भोलि तिमीले मलाई खोजेर भेटाउने छैनौ उसले भने जबकि उसको मुखबाट यस्तो कुरा आयो म पनि त उसैको माया बसेको थिएँ मैले भने मलाई तिम्रो मायाको खाँचो छ काँडाका बिजु बिजु बिस्ताना भरा काँडाका बिजु बिजु बिस्ताना जिन्दगीमा सदा पनि बाटो तिम्रो त जिन्दगीमा सदा पनि बाटो शिरमा बेली फुलिदेला झमेलीको साटो दुनियाँले देख्दाखेरि तिमी कति जाति पहाड त खस्यो खस्यो पानी त नभुलाना माया त मर्यो मर्यो माया आँसु तसु हामी एक भयौँ र माया गरेको मान्छेलाई पाउँदा खुसी लागेको थियो तर भोलिको दिन कसले देखेको हुन्छ र हाम्रो त्यो रमाइलो पल धेरै दिन टिक्न सकेन यो होइन कि मैले उसलाई माया गर्न छोडेँ उसैले मलाई फोन गरेर भने बेलैमा तिमीलाई भनेको कि म तिमीलाई साँचो माया गर्न सक्दिनँ र अहिलेसम्म गरेको पनि छैन तिम्रो म प्रतिको माया देखेर माया गरे चाहिँ मात्र गरेकी हुँ मैले उसलाई सोधेँ आखिर किन यस्तो खेल खेल्नु जरुरी थियो तिमीलाई केही भनिनँ मैले अनि फेरि उसैले भनिन् तसँग अनि मैले माया गर्ने त्यो त म सपनामा पनि सोच्न सक्दिनँ मनमा नै प्रश्न गरेँ होइन छोरी मान्छेहरू किन यस्तो व्यवहार गर्छन् माया गर्छु भन्यो कि म भन्दा कम कोही छैन भने चाहिँ गर्छन् जे जति भयो म केही बोलिनँ त्यो दिनदेखि हाम्रो सम्पर्क भएको छैन आफूले आफूलाई भने कि जिन्दगीदेखि हार नखा जे नराम्रो भयो त्यसबाट राम्रो गर्ने बारेमा सोच आफूले ढिप्पी गरेर माया नहुँदो रहेछ भन्ने सोचे, जिन्दगीको गोरेटोमा धेरै हिँड्नु छ र उसलाई पाइन त के भो राम्रोको लागि दुःख गरे सुख अवश्य मिल्छ भन्ने सोची अघि बढिरहेछु अन्तत अतीतमा म उसको हुन सकिनँ वर्तमानमा सुन्दर भविष्यको खोजी गर्दै आफ्नो पढाइलाई अघि बढाउँदैछु भोलि आउने दिन सम्झेर दुःख गर्दैछु सुन्दर सहरमा छु अनि सुन्दर सपना साँची हिँडिरहेछु विगतमा जे भयो त्यो भुलेर आउँदो दिनको सुन्दर अनि खुसीको जिन्दगीको खुसीको जिन्दगीको बारेमा सोची अगाडि बढिरहेछु र खुसीको जिन्दगीको बारेमा बढी सोच्ने गर्छु